जान्छन् एक्लै रुन्छु बरु एक्लै हाँस्दा पागल भन्छन् देख्ने मान्छेहरू एक्लै रुँदा काठै भन्छन् एक्लै रुन्छु बरु हाँस्दा पागल भन्छन् देख्ने मान्छेहरू खुसी पनि के अर्थ भो तिमी साथमा भएनौ भने खुसी पनि के अर्थ भो तिमी साथमा भएनौ भने छैन संसार छैन तिमी छैनौ भने तिमी छैनौ भने तिमी छैनौ भने चार दिनको पक्कै मरिन्छ पक्कै मरिन्छ जिन्दगी हो दुई चार दिनको पक्कै मरिन्छ पक्कै मरिन्छ तिम्रै काखमा मर्न पाए स्वर्ग तरिन्छ स्वर्ग तरिन्छ मृत्यु पनि के अर्थ भो तिमी साथमा भएनौ भने छैन मेरो संसार छैन तिमी छैनौ भने तिमी छैनौ भने तिमी छैनौ उठ्ने हात तिम्रै थियो मरुदाखेरि मरुदाखेरि आँसु पुछ्ने हात तिम्रै थियो मरुदाखेरि मरुदाखेरि पीडा बन्यो खुसी तिमी नहुँदाखेरि नहुँदाखेरि को के अर्थ हो तिमी साथमा भैनौ भने छैन मेरो संसार छैन तिमी छैनौ भने तिमी छैनौ भने तिमी छैनौ